नमस्कार अनि सुस्वागतम तपाईँ धेरै श्रोताले मन पराउनु भएको कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको प्रतीक्षा गरेर बस्नुभएका हिमाल पहाड तराई भन्ज्याङ घरका लेख बेसीसम्मका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी खिमानन्द शर्मासँगै म तपाईँकी दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता कार्यक्रम आफ्नै पाखा आफ्नै भाका यहाँहरूकै प्यारो स्टेसन रेडियो सानी भेर एफएम एक सय थप्लो आठ सौ नब्बे थप्लो दिमी घाजबाट अनि इन्टरनेटको पाउँचमा आउने श्रोताले हामीलाई रेडियो सानोभेरी डट कममा लगइन गरेर पनि संसारभरिकै साथ सुनिरहनु भएको छ साथैसँगै कार्यक्रम तपाईँ हाम्रै पातो वन पाखा लेक बेसी उकाली ओह्राली भन्ज्याङ चौतारीमा गाई बाख्रा चराउन घाँस काट्न घट्ट पसल जाँदै गर्दा गाइने सुख दुःख मिलन बिछोडका भाका लोक भाकाको कार्यक्रम कार्यक्रममा आफ्नै पाखा आफ्नै भाका प्रत्येक दिन अर्थात् हप्ताभरि नै आउने गर्छ फरक फरक श्रृङ्खला लिएर अपरान्न चार दसदेखि बेलुकी पाँच बजीसम्म तपाईँको माझमा आज पनि हामी एउटा श्रृङ्खला लिएर टुप्लुक्क आइपुगेका छौँ है तपाईँको प्रतीक्षाको घडी पनि पुरा भयो होला अब आदरणीय सङ्गी आज हामी शनिबारे बसाइमा छौँ क्या आज शनिबार पालो भएको छ मेरो सन्देशको अब तपाईँले आफूभन्दा टाढा टाढा रहनुभएका तपाईँका आफन्त तपाईँका प्रियजन र साथी सङ्घीहरूलाई सन्देश सुनाउन सक्नुहुनेछ तपाईँका सन्देश तपाईँकै आवाजमा तपाईँकै आफन्तसम्म पुर्याउनु पर्छ नि आज है यतिखेर के गर्दै हुनुहुन्छ हौ साथी सङ्घीहरू पक्कै पनि आशा लाग्दैछ जाडो बढ्यो है जाडो बढ्यो कति त थुरथुर कामदै हुनुहुन्छ होला कति कति दामी न्यानो घाम लागेको छ होला घाम ताप्दै अनि कतिले कपडा पनि धोइसक्नु भएको छ होला र विदेशमा रहनुभएका साथीले कतिखेर कार्यक्रममा आउँछ हो भनेर चाहिँ प्रतीक्षा गरेर बस्नुभएका साथी यतिखेर नाइट ड्युटीमा जाने साथी सुत्नु भएको थियो होला जरा जुरुक उठेर कार्यक्रममा कि आएन भनेर सुन्न थाल्नु भएको छ होला ठिकै छ ड्युटी जान थाल्नु भएको छ भने पनि सुन्नुहोस् ड्युटीमा हुनुहुन्छ भने पनि कानमा एयरफोन हालेर सुन्नुहोस् यदि नेपालमा हुनुहुन्छ ग्वाला जानु भएको छ घरमा बसिरहनु भएको छ सुन्तला खाँदै हुनुहुन्छ घाम ताप्दै हुनुहुन्छ या त अन्य अन्य काम गर्दै हुनुहुन्छ भने पनि रेडियोको भोलमले ठुलो बनाएर सुनिदिनुहोस् है रमाइलो गर्न पर्छ क्या आज पनि निकै नै रमाइलो हुनेछ तपाईँको साथमा हामी आएका छौँ आज शनिबारको श्रृङ्खला अरू दिनभन्दा आज अलि फुर्सदिलो श्रृङ्खला पनि हो कति साथीले गाउँघरमा घुर्रो काट्न पनि थाल्नु भएको छ होला कतिले सुन्तला खाँदै हुनुहुन्छ होला कतिले जिलाउँदै हुनुहुन्छ होला कतिले चाहिँ गाउँ छर्दै पनि हुनुहुन्छ होला जहाँ भए पनि जे जस्तो अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहोस् मैले भन्दै यति नै हो है कति भन्या हो क्या यसले पनि यति भन्या भनी भन्नु पनि मान्नुभयो होला कतिले ठिकै छ तपाईँको इच्छा जे गर्न मन लाग्छ सुनेर साथ दिनु मन लाग्छ सुनेर साथ दिनुहोस् यदि रेडियो बन्द गरेर साथ दिनु मन लाग्छ भने रेडियो बन्द गरेर साथ दिए पनि हुन्छ है आज भने फोन हान्नुपर्छ दुईवटा नम्बर तपाईँको लागि है त शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ विदेशमा जानुभएका साथीहरूको लागि है यो नम्बरमा नेपालमा भएका साथीले फोन नहानिदिनुहोस् नि फेरि आज अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बे चाहिँ नेपालमा रहनुभएका साथीहरूको लागि साथीहरू हैरान गर्नुहुन्छ फोन कहिले लाग्दैन मेरो त कस्तो गाह्रो भएको कति बिजी भएको भन्नुहुन्छ फोन हान्दै हान्दै हान्दै जानुहोस् पक्कै फोन लाग्छ म तपाईँसँग बेलुकी पाँच बजीसम्म रहन्छु त्योभन्दा पछि त रहन मिल्दै मिल्दैन नि है पाँच बजीसम्म रहन्छु त्यतिन्जेलसम्म जतिजनासँग कुराकानी गर्न सकिन्छ त्यतिजना चाहिँ भाग्यमानी अरू पनि सुनेर साथ दिने पनि भाग्यमानी है त यो जाडो मौसम छ अलिकति न्यानो न्यानो खानेकुरा खानुहोस् न्यानो न्यानो लगाउने कुरा लगाउनुहोस् नत्र भने फेरि निमोनियाले चाप्ला रुगाखोकीले चाप्ला साह्रै गाह्रो पो हुन्छ त जिन्दगी कटाउन त आफ्नै ज्यानको पनि सुरक्षा गर्न गाह्रै हुन्छ अरूको झन् के कुरा गर्नु र होइन यस्तै छ जिन्दगी अर्को साथी आउनु होला केही समय पछाडि तर शून्य एकानब्बेमा चाहिँ नेपालमा भएका साथीले योमा प्रयास नगरिदिनुहोस् है यो चाहिँ विदेशमा रहनुभएका साथीहरूको लागि कि आज अर्को साथी आउनुहुन्छ फेरि अर्को साथी शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा भन्ने नबनाउनु होला नेपालकाले नेपालकैमा हान्नुहोस् विदेशमा जानुभएकाले विदेशकै नम्बरमा हान्नुहोस् है त विदेशको नम्बर चाहिँ एकानब्बे है त कार्यक्रमको सुरुमा एकजना साथी आउनु भएको छ नमस्कार दादा हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पिपलदेखि मुनामल्ल हो दादा लो पिपलबाट मुनामल्ल मुनाजी हजुर तपाईँ सन्चै हुनुहुन्छ हजुर दादा सन्चै हो त के छ बरु अँ हामीलाई पनि एकदम ठिकठाक छ बरु पिपलमा के गर्दै हुनुहुन्छ ए के बसाबस पो हो त्यति भए त भइगयो नि है <laughs> हजुर लौ अब मङ्सिर महिना आउनु थाल्यो आज त चौध गते गयो त केही सोच बनाउनु भएको छ <laughs> त्यस्तो होइन है तपाईँको तपाईँको मुस्कानबाटै प्रष्ट हुन्छ नि त होइन अब कसैसँग टिकिट्यास हुने होला है होइन होइन भने सन्देश सुरु गरौँ त ल सुरु गर्छ है त दादा हुन्छ नमस्कार म पिपलदेखि मुना मल्ल हो र मेरो सन्देश यस प्रकार छ मलेसियामा जानुभएको दाइला आरामै हुनु होला यता हामी सबै आरामै छौँ धेरै गयो फोन लाग्दैन किन यताबाट उताबाट रेडियो सानोदेखि सुन्दै गर्नुहुन्छ भने फोन होला र साउदीमा जानुभएको मामालाई पनि आरामै हुनु होला यता हामी सबै आरामै छौँ दाङमा बस्नुहुने भाउजूलाई पनि आरामै हुनु होला धेरै दिन भयो यताबाट फोन लाग्दैन किन हो उताबाट फोन गर्नु होला भन्न चाहन्छु र खलङ्गामा बस्नुहुने साथीलाई पनि आरामै हुनु होला यता हामी सबै आरामै छौँ साथी हो किन हो कहिल्यै फोन पनि लाग्दैन रेडियो सानबेरी कति कति सुन्दै गर्नुहुन्छ भने फोन गर्नु होला मिस कल गर्नु होला कल गर्न नसके पनि र यता पनि सबै आरामै छ उता पनि सबै आरामै हुनु होला भन्न चाहन्छु दादा यति हो त सन्देश भनेको त यस्तो पो हो त है <laughs> लौ लौ लौ अरूले पनि पक्कै पनि तपाईँको सन्देश सुनेर पाठ सिकेर आउनुहुनेछ भन्ने मैले आशा गरेको छु है कस्तो छोटो मिठो सबैलाई समेट्ने तर असाध्यै मिठो सुनाउनु भयो धेरै धेरै धन्यवाद छुट्टिन्छौँ नमस्कार हस् आउनुभएको थियो मुनामल्ल मल्ल पिपलबाट जानुभएको छ तपाईँ पनि मुनामल्ल जस्तै गरेर मिठो सन्देश तपाईँका आफन्तहरूलाई सुनाउन चाहनुहुन्छ भने फोन हान्नुहोस् त पक्कै पनि तपाईँको फोन लाग्नेछ शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ विदेशमा रहनुभएका साथीहरूले हान्नुहोस् अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ नेपालमा रहनुभएका साथीले है नमस्कार हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भीमबहादुर बस्नेत है भीमबहादुरजी हजुर सन्चै हुनुहुन्छ सन्चै हो के गर्दै हुनुहुन्छ सल्यानमा के गर्ने दादा यस्तै धान मिर्नबाट भर्खरै आइयो बोरा ल्याएर लौ लौ लौ धान मिर्न गइएको थियो टन्नै बोरा बोकेर आइयो है हजुर हजुर लौ बर्बाद भएछ कन्न दुखिरहेछ कि छैन कन्न त भर्खरै बोरो फाल्यो गरे घरमा ए बोरो फाल्यो है हजुर खुब आनन्द आउँछ है धान चुड्दै गर्दा के लौ लौ लौ कार्यक्रममा आउनु भएको छ हामीलाई सुनिराख्नु भएको हो ल सुरु गरौँ त तपाईँको मिठो सन्देश मेरो <clears throat> मेरो सन्देश यस प्रकार छ मेरो दाईमा मेरो दाई विदेशमा जानुभएको विनोद तिनीहरूलाई धेरै धेरै सम्झेको छु घरमा रहने आमा बुवा र दाङमा रहने मामा माइजीहरू अनि बाङ्गामा बस्ने दिदी दाजु र मेरो साथीहरू चिन्ने नचिन्ने सबै साथीहरूलाई सम्झेको छु यति हो त खासमा तपाईँको सन्देश नै भएन धेरै धेरै धन्यवाद अर्कोचोटि फोन आउँदाखेरि अलिकति ध्यानपूर्वक हान्नुहोस् है हस् आज सम्झिने दिन होइन त साथीहरू भीमबहादुर बस्नेले त सम्झिएर पो जानुभयो त यसो चाहिँ नगर्दा कि राम्रो हुन्छ तपाईँले फोन चाहिँ हान्नुहोला एकजना साथीले कति मिठो सन्देश पठाउनु भएको छ रुँदै रुँदै गयो दसैँ पनि रुँदै रुँदै गयो दसैँ पनि रुँदै जाने होला तिहार पनि मखमली र सयपत्री गलाभरि भन्याउँदा झुन्याउँदा साथीहरूले मेरो भने खाली रहने भयो निधार पनि भन्नुभएको छ नमस्ते म छविलाल विष्ट रुकुम गरेला हाल बिरानो बस्तीबाट सर्वप्रथम यो मेरो सानो सन्देश जस्ताको त्यस्तै वाचन गर्नुहुने कार्यक्रम प्रस्तुता देवकुमार ओली सर र प्रविधिमा रहनुभएका हाँसिरहने दाइलाई पनि धेरै धेरै धन्यवाद र नमस्कार मेरो सन्देश यस्तो छ फोन हान्दा हान्दा कहिले पनि फोन लागेन फोन हान्दै गर्दा साह्रै दुःख लाग्छ फोन लाग्दाखेरि साह्रै खुसी लाग्छ अहिलेसम्म फोन हान्न प्रयास धेरै गरियो तर फोन लगाउन सकिएन भन्नुभएको छ मेरो सन्देश म यहाँ जसो तसो सन्चै छु गाउँघरमा रमाइलो होला घरको छेउछाउमा म कमली सयपत्री फुल फुलिरहेका होलान् तर मेरो मन भने यता खिन्न र खाली गाउँघरको सम्झनामा बितिरहेका छन् यति बेला मेरो गाउँघरमा कोही कसैले अहिले रेडियो सानीबेरी सुन्दै हुनुहुन्छ भने म एकदम ठिक छ र सन्चै छु भन्ने खबर यो सानो सन्देशबाट बताउन चाहन्छु र अन्त्यमा सबै गाउँघर इष्टमित्र सबैलाई सम्झेको छु र मेरो घर परिवार इष्टमित्र सबैलाई आरामी रहेको जानकारी गराउन चाहन्छु यस्तै छ प्रदेशी जिन्दगी जसोतसो कटाउँदैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद छविलाल विष्टलाई रुकुम गरेला हाल बिरान अवस्थी साउदीबाट पठाउनु भएको यो मिठो सन्देश नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मनोज राणा मनोज राणाजी तपाईँको सन्देश के छ मेरो सन्देश खासै त्यस्तो छैन अब है अब सन्देश भनौँ कतारमा रहनुहुने गाईलाई एकपल्ट अन्ठानब्बे अन्ठानब्बे बाइस अनि बाहन्न त्रियासी छयालिसमा फोन गरिदिनु होला भन्न चाहन्छु अरू धेरै खासै त्यस्तो सन्देश केही छैन अब त्यति नै हो सन्देश हस् कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्कार आउनुभएको थियो जानुभएको छ मनोज राणा सल्यानबाट हुनुहुन्थ्यो गइसक्नु भएको छ अर्को साथी हुनुहुन्छ नमस्कार तपाईँले शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा नेपालमा भएका साथीले फोन हानिदिनुहोस् त धेरै फोन हानिदिएर मिस्टेक गरिरहनु भएको छ यो चाहिँ विदेशमा रहनुभएका साथीहरूको लागि हो मिस्कल हानिदिने छुस्स छुस्स गर्ने यति धेरै भन्छु मैले यति भन्दा पनि कति साथीले मान्दै मान्नुहुन्न अर्को साथी नमस्कार हेलो हेलो हजुर नमस्कार हजुर सर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म सिम्ता सुर्खेतको काफलगोदेखि तिलक खड्गाबाट तिलक खड्गा हजुर सन्चै हुनुहुन्छ हजुर सर सन्चै हो आफूतिर चाहियो बरु एकदम ठिकठाक छ तपाईँले कति नम्बरमा फोन हान्नु भएको छ तिलकजी हजुर सर मैले बयानब्बेमा हानेको छैन बयानब्बेमा हान्नु भएको छ है हजुर लौ के हुँदैछ त्यतातिर सुनाउनु हामीलाई नयाँ नौलो ओ दादा के हुन्थ्यो रे यस्तै हो बसेको छ पानी पनि परेको छैन क्या अरे यस्तै अब ए पानी परेको छैन है हजुर पानी नपरेर त्यस हैरान बनाउँछ हुन्छ कार्यक्रम त सुनिराख्नु भएको छ है हजुर सर कार्यक्रम त निरन्तर सुनिन्छ सधैँ सुनिन्छ कार्यक्रम नसुने मनै मान्दैन लौ सन्देश सुरु गरौँ ल मेरो सन्देश यस प्रकार छ नमस्कार नमस्कार फेरि पनि नमस्कार मेरो सन्देश के छ भने कि सर्वप्रथम त यो सानोदेखि सुनेर सम्पूर्ण साथीहरूले साथ दिनुहुने साथीहरूलाई धेरै धेरै सम्झन्छु र त्यसपछि मलेसियामा जानुभएको दादा धनेन्द्र खड्कालाई धेरै धेरै सम्झाएको छु र यसै गरेर यामबहादुरलाई खड्कालाई पनि धेरै धेरै सम्झाएको छु र काफ सिमताको काफलकोटमा बस्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झाएको छु भन्न चाहन्छु र अन्त्यमा हजुरलाई पनि धेरै धेरै सम्झाउँछु हस् कार्यक्रम आइदिनुभयो धेरै धेरै धन्यवाद छुट्यौँ नमस्कार नमस्कार आउनु भएको थियो जानु भएको छ तिलक खड्गा सुर्खेतबाट अर्को साथी नमस्कार हेलो <laughs> साथी आउनु भएको छ तर फोनमा अलि त समस्या छ नमस्कार हजुर यस्तै बेला हामी तपाईँका सन्देश लिन्छौँ साथीको फोनले काम नगरेर बेला एकजना साथी आउनु भएको छ नमस्कार हजुर दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म छिबाङबाट विनिता विनिता के पुन मगर विनिता पुन मगर है हजुर हजुर छिबाङमा के गर्दै हुनुहुन्छ विनिताजी धान काट्दै भन्ने ओहो त्यहाँ पनि धान काट्ने भइगयो हजुर हजुर एकदमै भइगयो है हजुर हजुर कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्दै धान काट्दै फोन लगाउँदै सबै सँगै हुँदैछ लौ लौ लौ यहाँलाई धेरै धेरै धन्यवाद सुरु गरौँ यहाँको सन्देश है त हजुर फर्स्ट अफ अल त मेरो सानो सन्देश जस्ताको तस्तै आकाशीय ध्वनि तरङ्ग मार्फत फ्रिक्वेन्सी मोडुलेसनमा अनलाइनसम्म पुर्याउन सहयोग गर्ने प्राविधिक दादा र कार्यक्रम सञ्चालक दादालाई विशेष विशेष धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्न चाहे नमस्कार म छिबाङबाट विनिता पुन मगर मेरो सन्देश के रहेको छ भने मुस्टिकोट नगरपालिका एक खलङ्गा रुकुममा बस्नुहुने दिदी दिदी तपाईँ त हुनुहुन्छ है तपाईँलाई मैले कल गर्न पाएँ कि छैन तपाईँको नम्बर सम्पर्क विहीन चाहिँ के भएर हो एकचोटि मलाई कोही कतै मेरो आवाज सुन्दै हुनुहुन्छ भने मलाई कल गर्नुहोला भन्न चाहन्छु तपाईँ त हुनुहुन्छ यहाँ यता म लगाएँ सम्पूर्ण घर परिवारलाई सन्चै छ भन्न चाहन्छु अनि मलाई विनिता मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरू भावनात्मक साथीहरू उहाँहरूलाई म नाम लिन त सम्भव छैन तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला जहाँ जे जस्तो अवस्थामा रहे पनि खुसी अनि सुखी रहनु होला म सन्चै छु भन्दै यो सानो सन्देशबाट छुटिन्छु नमस्ते हस् नमस्कार आउनुभएको थियो जानु भएको छ साथी हुनुहुन्थ्यो विनिता पुन सिबाङबाट अर्को साथी आउनु भएको छ कहाँबाट नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर मलेसियाबाट मलेसियाबाट यहाँको शुभ नाम नाम कमल महर कमल महर है कमलजी घर कहाँ पर्छ मेरो रुकुमै हो रुकुमै है रुकुम कुन ठाउँ आठ बिस्कोटमा पर्छ कति भयो त मलेसियातिर सिरेको कमलजी समथिङ वर्ष पुग्न ओहो दुई वर्ष पुग्न आँट्यो दसैँमा आइएन तिहारमा आउने होइन थाहा छैन है बिरानो ठाउँ गाह्रै छ जिन्दगी है के त <laughs> कस्तो चल्दैछ कमलजी यहाँको कामकाज हजुर अहिले राम्रै छ अहिले राम्रै छ कामकाज ए राम्रै चलिरहेछ है जो सन्तोषजनक हुनुहुन्छ एकदम एकदम एकदम सन्तोषजनक अब हजुरले एउटा यो के अरे यस्तो किसिमको मलाई के अरे उयो गरिसकेपछि म हजुरलाई एउटा प्रश्न सोध्न चाहन्छु होइन एकदम सोध्न सक्नुहुन्छ तपाईँलाई जीवन के हो जस्तो लाग्छ सर अब जीवन अब जीवन त मान्छेले जसरी बितायो त्यस्तै खालको जीवन हो कसैले सुखसँग बिताएको छ त्यसको जीवन हो अब कसैले दुःखमा बिताएको छ मरुभूमिमा त्यस्तै खालको जीवन भयो मान्छेले जीवन जसरी भएको छ त्यस्तै नै जीवन हो नि ल अब भने सन्देश सुरु गरौँ है त हजुर अनि सर्वप्रथम त मेरो घरमा रहनुहुने पूजनीय आमा बुवा दिदी भाउजू अनि विदेशमा रहनुहुने आदरणीय दाजु र जति पनि मेरो प्यारा साथीहरू हुनुहुन्छ उहाँलाई धेरै धेरै सम्झेको छु यतिकै जेठसम्मको साथीहरूलाई भन्न चाहन्छु अनि अनि यति नै हो पनि धेरै धेरै धन्यवाद जीवनको परिभाषा विदेशमा गएर बुझ्नुभयो जानुभएको छ आउनुभएको थियो कमल महर मलेसियाबाट जीवन के हो जस्तो लाग्छ तपाईँलाई भन्नुभयो मलाई चाहिँ उहाँले पक्कै पनि जीवनमा केही न केही ठक्कर खानुभयो केही न केही दुःख पाउनुभयो यति भएपछि मात्र उहाँले सोध्नुभयो अरू केही नसोधेर तपाईँले जीवन के हो भनेर मलाई सोध्नुभयो पक्कै पनि उहाँलाई धेरै धेरै धन्यवाद अर्को साथी आउनु भएको छ नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो गीता रावत कहाँबाट सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ गीताले स्याला पाखामा ए पात टिप्न जानु भएको छ कसको बिहेको लागि हो ए कसैको लागि के आफ्नै बिहेको लागि तयारी गर्न थाल्नु भयो होइन <laughs> है लौ अब भनै सन्देश सुरु गरौँ है त छिटो सुरु गरौँ है साथी आउनुभएको थियो गीता राव हे हे गर्ने साथीहरूले प्लिज फोन नहानिदिनु होला तपाईँसँग अलिकति सन्देश महत्त्वपूर्ण सन्देश तपाईँको आफन्तसम्म पुर्याउनु छ भने मात्र फोन हान्नुहोस् नत्र भने सुनेर साथ दिन सक्नुहुनेछ यदि सुन्न पनि मन छैन भने चाहिँ रेडियो अफ गरेर बस्दा पनि सा साह्रै गाह्रो चाहिँ हुँदैन होला धेरै साथीहरूको पालो आउँछ कतिले फोन लागेन भनेर मरिहत्या गर्नुहुन्छ कतिले चाहिँ घरमा फोन लागिरहेको छैन कृपया जसरी भए पनि सन्देश वाचन गरिदिनु होला फोन हान्दा हान्दा कति गाह्रो हुन्छ हामीलाई कति साथीले त्यत्तिकै जिस्काउनको लागि मात्रै फोन हान्नुहुन्छ उहाँहरूको फोन लाग्छ महत्त्वपूर्ण सन्देश सुनेको फोन लाग्दैन भनेर कति धेरै गुनासो गर्नुहुन्छ कति साथीले त्यत्तिकै मात्र फोन हानेर जिस्काइदिइरहनुहुन्छ त्यसो नगर्नुहोला आज भनेको अलिकति टाढा रहनुभएका आफन्तभन्दा अलिकति महत्त्वपूर्ण सन्देश भएका फोन नलागेका दूर दराजका मान्छेहरूलाई अलिकति सन्देश दिनको लागि मात्र फोन आउनुहोस् एकजना साथी आउनु भएको छ नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लक्ष्मण विका है लक्ष्मणजी सन्चै हुनुहुन्छ हामीलाई एकदम ठिकठाक छ अलि जाडो बढेको अस्ति पानी परेदेखि अर्थ एकदम ठिकठाक छ हजुर एकदम एकदम खुसी छौँ हामी कार्यक्रममा फोन लगाउनु भएको छ सुरु गरौँ है हजुर सुरु गर है त ल सर्वप्रथम मेरो छोटो सन्देश जस्तोको त्यस्तै पुर्याउनु भिडियो सानोगरीप्रति विशेष आभार प्रकट गर्दै म सन्देश सुरु गर्न चाहन्छु नमस्ते म डाँडेगाउँ साथ चावल चौरदेखि म लक्ष्मण दिका मेरो सन्देश के छ भन्दा डाँडेगाउँमा रहने साथीहरू रविलाल चक्र अनि सबै साथीहरू सम्बन्ध विच्छेद भइसकेको मेरो साथीहरू कन्ट्याक्ट नम्बर चाहिँ नभएको कारणले मैले कन्ट्याक्ट गर्न सकेको छैन के अरे उहाँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा रहनु भएको छ त्यहाँबाट जसरी पनि मलाई एकचोट कल गरिदिनु ल भन्न चाहन्छु र अन्तिममा मेरो कन्ट्याक्ट नम्बर म छाड्न चाहन्छु मेरो कन्ट्याक्ट नम्बर यस्तो रहेको छ अन्ठानब्बे छ सय बयासी बिस आठ सात नौमा जसरी पनि कन्ट्याक्ट गर्नु भन्न चाहन्छु सर यति नै हो त हजुर हजुर हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्ते हस् आउनुभएको थियो जानुभएको छ क लक्ष्मण विक जाजरकोटबाट एकजना साथीले एकदमै मिठो सन्देश पठाउनु भएको छ सधैँ सुन्नुहुन्छ उहाँले ठुलो स्पिकरमा सुन्ने मनै हो कि क्या हो भन्नुहुन्छ सधैँ सधैँ मेरो सन्देश मेरो माइती देश साँकमा रहनुहुने सबैजनालाई एकदमै आरामै रहेको जानकारी गर्न चाहन्छु र गराउन चाहन्छु त्यता पनि सबै सन्चै हुनुहोला हेर्नु न यताबाट फोन हान्दा त एक रुपियाँ हुन्छ अब पाँच मिनट छुट्याउँछ फोन हान्दा त झ्याप्पै तिन सय रुपियाँ पो जान्छ त नेपालको त कम त गाह्रो हुन्छ र त्यताबाट किन फोन हान्नु नभएको आजकल बिर्सिनु भएको हो माया त जति टाढा भयो त्यति गाढा पो हुँदो रहेछ त यता आउँदा त साह्रै याद पो आउँछ र सालीहरूलाई पनि एकदम सम्झेको छु है सालीहरू किन माया मारेको यसरी भिनाजुलाई यसरी माया मार्नु त हुन त सार याद आउँछ अब यताबाट फोन हान्न सकिँदैन अब के गर्नु गाह्रै हुन्छ क्या एक रुपियाँ भनेको नेपालको तिन सय रुपियाँ हो तिन सय रुपियाँ झ्याप्पै गइहाल्छ गयो भने त काम कुरो सकिगने एकचोटि जसरी भए पनि सम्झिदिनु होला र मेरो घर परिवार पेउगामा रहनुहुने सबैजनालाई एकदम सम्झेको छु आरामै रहेको जानकारी गराउन चाहन्छु र मेरो दिदीलाई चाहिँ एकदम सम्झेको छु है दिदी तिमीलाई सन्चै छ दिदी कति माया लाग्छ तपाईँको यता आउँदाखेरि अब झन् तिहार पनि आउनु थाल्यो तिहारमा झन् मनै रुन्छ के गर्नु साह्रै गाह्रो हुन्छ टाढा भएर बाँच्न कृष्ण र गाउँघरका इष्टमित्र साथीसँगी सबै सबैलाई सम्झेको छु तपाईँहरू पनि सन्चै हुनुहोला म पनि सन्चै छु भनेर भन्न चाहन्छु म क्या उही उही उही उही क्या उही भन्नुभएको छ उही भनेपछि नरेन्द्र कुमार रावल उहाँको घर चाहिँ पेउघामा पर्छ अरे अहिले बहराइनबाट पठाउनु भएको यो मिठो सन्देश साह्रै रमाइलो गर्ने मान्छे हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद अर्को साथी नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जया बस्ने जाजरकोटबाट है जयाजी सन्चै हुनुहुन्छ हामीलाई पनि एकदम ठिकठाक छ के गर्दै हुनुहुन्छ यहाँले जाजरकोटमा लो कार्यक्रममा आउनु भएको छ अब भने लामो कुराकानी नगरौँ अब तिस मिनट पनि जान थालेको छ हामी गीत पनि पर्छ सुरु गर्नुहोस् है त मेरो सन्देश यस्तो भएको छ भने कि आकाशी झन्डी तरङ्गमा आएको त मेरो सन्देश यस्ताको तस्तै आफन्त जनसँग पुर्याइदिने यदि हाम्रो सानो बेबीलाई आधार कभर गरेर बस्छु त्यसपछि मेरो कुटुम्ब भने सङ्गिनी पनि सम्झिन्छु त्यसपछि मेरो साथीहरू हुनुहुन्छ सुशील नाडा हो त्यसपछि तपाईँहरू सन्चै हुनु होला भन्ने पूर्ण आशा गरेको छु र म पनि यता सन्चै छु तपाईँहरू पनि सन्चै हुनु होला भन्ने आशा गरेको छु र त्यसपछि खानामा भने हो निर्मला ओलीलाई पनि धेरै धेरै सम्झेको छु किन फोन हाल्दाखेरि फोनै लाग्दैन उताबाट कल हालिदिनु होला भन्न चाहन्छु हस् नमस्कार जया बस्नेत जाजरकोटबाट आउनु भएको थियो अब भने तपाईँको लागि असाध्यै मिठो भाका वनमा काँडा छ तिमी उता म यता ज्यान्ता टाढा छ तर बिरानो नसम्झ माया गाडा छ कतिको माया गाडा छ अब भने तपाईँको माझमा यो मिठो भाका राजु परियार भगवान् भण्डारी र लक्ष्मी न्युपानीको समधुर आवाज रहेको छ अब भने तपाईँको लागि स्वीकार्नुहोस् Kimi daran ma paye टाढा छ तिमी उता म यता ज्यान्ता टाढा छ तर बिरानो नसम्झ माया गाडा छ पक्कै पनि एक दिन भेट हुन्छ माया गाडा बनाइराख्नुहोस् कति चितवन हुनुहुन्छ कति धरान हुनुहुन्छ कति साउदी हुनुहुन्छ कति मलेसिया हुनुहुन्छ कति बहराइन हुनुहुन्छ कति कुवेत हुनुहुन्छ कति अमेरिका हुनुहुन्छ कति नेपालमा हुनुहुन्छ कति रोल्पा कति रुकुम कति दाङ कति सल्यान कति प्युठान कति जाजरकोट कति सुर्खे जहाँ हुनुहुन्छ पक्कै पनि तपाईँको माया गाडा बनाउनुहोस् एक दिन भेट पक्कै हुन्छ भर्खरै मात्र रेडियो ट्युन गरेर सुन्दै हुनुहुन्छ भने यो हो रेडियो भेरी एफएम एक सय थुप्रो आठ सौ उनानब्बे थुप्रो दुई मिघाज अनि रेडियो सानाभिरी डट कमबाट पनि हामीलाई एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको आज शनिबारे श्रृङ्खला मेरो सन्देश तपाईँले फोन आउनुहोस् एकजना साथी आउनु भएको छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ निर्माण हमाल है निर्माणजी सन्चै हुनुहुन्छ हाम्रो प्राविधिक साथीलाई के भनेर हँसाउनु भयो अहिलेसम्म हाँसे हाँसै गर्नुहुन्छ त <laughs> ए के न के पर्यो होला है हजुर हजुर हाँसे हाँसे गर्न थाल्नुभयो के एकदम ठिकठाक छ यति धेरै माया गर्ने साथी पाछौँ त्यही भएर कति खुसी छौँ हामी आहा पानी त टुप्पी चिर्काउने आयो नि हो <laughs> त एकदम चिसो भएको छ भने क्या फेरि कुरा मिलाएर बुझ्नु होला है पानी आएदेखि चिसो भएको छ क्या लौ अब भने पानी पर्यो कि परेन त्यतातिर ए छैन भने अब सन्देश सुरु गरौँ है त लो आउनु भएको थियो निर्माण माल जाजरकोटबाट टुट गरेर जानुभयो सायद पैसा सकियो होला नमस्कार म भीषम देवकोटा मायाको सागर घर चाहिँ मेरो रुकुमको झुला हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद है विषमजी तपाईँलाई मेरो घर परिवारलाई म आरामै रहेको जानकारी गराउन चाहन्छु अनि साथीहरू सुजाता खड्का जानु केसी बहिनी राधा देवकोटा दिपा देवकोटा भाइ दलबहादुर देवकोटा अनि दुलीमा बस्ने मेरो मामाको परिवारलाई पनि म यहाँ आरामै रहेको जानकारी गराउन चाहन्छु बिमला मलाई फोन गर्नु त अहिले रेडियो सुन्दैछौ भने फोन गर्दा पनि लाग्दै लाग्दैन के भएको भन्नुभएको छ उहाँको परिवार पनि पक्कै सन्सी हुनुहोला भन्ने कामना गर्नुभएको छ भिषमजीलाई एकदम ठिकठाक छ अरे केही दिन अगाडि अलिकति बिरामी पर्नु भएको थियो अरे आजकल सन्सी हुनुहुन्छ अरे धेरै धेरै धन्यवाद है विषमजी धेरैजना मध्येको सुन्ने हामी नै हौला भन्नुभएको छ सबै साथीहरूलाई जम्मा पारेर पो सुन्छु त म त रेडियो फेरि ठुलो स्पिकर बनाएर भन्नुभएको छ धन्यवाद है विषमजी तपाईँलाई पनि धन्यवाद यसरी सुनिदिएकोमा अर्को साथी नमस्कार हजुर टाढैबाट है मलेसियाबाट यहाँको शुभ नाम दिपक पुन दिपकजी सन्चै हुनुहुन्छ छ सर जस्ट ड्युटीमा ए अनि यहाँको घर चाहिँ कता पर्छ दिपकजी ए दुलीमा पर्छ है एकदम खुसी लागेको छ कार्यक्रममा गएको कति भयो ए कति सालले दुई साल दसैँ तिहार त अहिले यस्तै भयो होइन आउँदो रहन्छ अर्काको काम गर्नु पर्यो कसिएर होइन त हजुर यसो दसैँको दिनमा टिकाको दिनमा पनि बाह्र घन्टा ड्युटी गरी यस्तै गरेको हुन्छ अब सन्देश सुरु गरौँ है फेरि झ्याप्पै फोन कट्ला अलिअलि समस्या पनि आएको छ फोनमा है ए ल ल सर हुन्छ मेरो घरमा रहनुहुने सम्पूर्ण आमा बुवा भाइ बहिनी श्रीमती छोरो अनि दिदीको परिवार यसपालि मेरो माइती परिवारहरू अनि सम्पूर्ण बहिनीको परिवारलाई म यहाँ आएर हेरेको जानकारी गराउन चाहन्छु अनि विदेशमा स्वदेशमा विदेशमा रहनुहुने सम्पूर्ण सङ्गीलाई पनि म यस आरामै रहेको जानकारी गराउन चाहन्छु यति नै अनि बाँकी मलाई दिपक पनि भनेर चिन्ने सम्पूर्णलाई सम्झिन चाहन्छु अनि अब फोन गर्न पाउँदैन होला दसैँको दिपावलीको शुभकामना भन्न चाहन्छु सबैलाई यति नै हो त अब दिपावली पनि त्यसरी जाने होला जसरी दसैँ गयो रुँदै रुँदै होइन हुन्छ कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार दीपक हुनुहुन्थ्यो मलेसियाबाट आउनुभएको थियो जानुभएको छ मिठो सन्देश सुनाउनु भयो उहाँले पनि यस्तै छ जिन्दगी परदेशीको भनेर जानुभएको छ अर्को साथी आउनुभयो कहाँबाट उहाँलाई पनि म कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो दादा नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनिल थापा भन्नुभएको अनिलजी सन्चै हुनुहुन्छ हामीलाई पनि एकदम ठिकठाक छ अनिलले के गर्दै हुनुहुन्छ त सल्यानमा ओहो साह्रै रमाइलो छ जोत्ने खन्ने कपडा धुने है लौलो रमाइलो गरेर दिन बिताउनुहोस् है लौ अब भने सन्देश सुरु गरौँ है त हुन्छ मेरो सोचको लाभा अस्पतालमा रहनुभएको दिदीको सम्पूर्ण परिवारलाई र यसै गरी मलाई यसै गरी मेरो साथी सुनिल टेक सेर अनि विनोद आचार्य दीपक रेशम लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई दादा यति नै हस् कार्यक्रममा आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छुट्टी नमस्कार नमस्कार म निर्मला मुस्कानो खलङ्गाबाट भन्नुभएको छ मेरो घरमा रहनुहुने आमा बुवा दाई भाउजू अनि मेरो प्यारो भाइ बलबहादुरलाई अनि बाँफीकोट नेपालैमा बस्ने मेरी प्यारी साथी निर्मलालाई धेरै धेरै आरामै रहेको जानकारी गराउन चाहन्छु तपाईँ पनि सन्चै हुनुहोला अनि मेरो मुटुको ढुकढुकी ढुकढुकीलाई पनि सम्झाएको छु भन्नुभएको छ निर्मला मुस्कानलाई धेरै धेरै धन्यवाद खलङ्गाबाट सन्देश पठाउनु भयो अर्को साथी आउनुभएको छ नमस्कार हेलो दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बिरानो मुलुक मलेसियादेखि विनोद बस्नेत हाल घर चाहिँ सल्यान ढाका डाम नौ भोट पर्छ दादा विनोद बस्नेत आज किन धेरै भावुक मुन्द्रामा हुनुहुन्छ नि हजुर दादा त्यस्तै त्यस्तै छ भनौँ त्यस्तै त्यस्तै छ भनौँ है हजुर दादा अब तिहार पनि नजिक नजिक आइसक्यो अब ग्रानो मुलुक मलेसियामा अर्काको ठाउँमा काम गरिराख्नु परेको छ ड्युटीबाट भर्खरै निस्किँदै हो दादा ड्युटीमा पनि एकदम सुनिरहेको थिएँ कानमा एयरफोन हालेर यति धेरै माया गर्ने साथीहरू पाएका छौँ हामीले साह्रै खुसी लाग्छ विदेशमा हुनुहुन्छ घरको याद यसरी आउँछ त्यसरी आउँछ भन्नुहुन्छ कतिले कतिले काममा हुँदै गर्दा कानमा एयरफोन हाल्दा हाल्दा त दिन गएको थाहै हुँदैन भन्नुहुन्छ अब कार्यक्रममा आउनु भएको छ घर परिवारलाई पनि केही कुरा भनिदिउँ न है हुन्छ दादा ल त सन्देश सुरु गरेँ है हुन्छ नमस्ते म विनोद बस्नेत हाल मलेसियादेखि पुज्ने आमा पुज्ने बुवा अनि मेरो प्यारी श्रीमती हिमा र मेरो प्यारो भाइ भीमबहादुर अनि मेरो प्यारो दिदीलाई म यहाँ सन्चै रहेको जानकारी गराउन चाहन्छु र त्यहाँ पनि हजुरहरू सबै सन्चै होला भन्ने आशा गरेको छु र भाइले अगाडि यसमा फोन गरेको थियो मैले सुनिरहेको थिएँ यदि मैले पनि फोन गरेको छु अहिले भाइले सुन्दैछ भने घरतिर सबै निकायरमै होला भन्ने आशा गरेको छु र भाइ म्यासेन्जरमा फोटो राखिदिन्छु भनेको थिएँ म्यासेन्जरमा फोटो पनि राख्दिनँ है अनि एकचोटि फेसबुक खोलेर म्यासेन्जरमा फोटो राखिदिनु आमा बुवाको अनि दिदी बहिनीको सबैको फोटो राखिदिनु भन्न चाहन्छु भाइलाई अनि मेरो साथीहरू विनोद केसी विजय केसी रमिता बस्नेत रेजिना बस्नेत अनि विमल किशोर चन्द विमला बिसी लगायत मेरो विनोद बस्नेत भनेर चिन्ने नचिन्ने साथीहरूलाई पनि सबैलाई सम्झेको छु र हजुरहरूलाई फोन गर्न पाएको छैन फोन गर्न पाएको छैन र पनि त्यति महँगो काट्ने भएकोले पनि सबै साथीहरूलाई सम्झना फोनमा सकेको छैन मैले यही रेडियो सानो भेरी मार्फत मैले सबै साथीहरूलाई सम्झेको छु र बिर्सिएको छैन साथीहरू तर म आफ्नै जन्मथलोमा आएपछि हजुरहरूको घर कहाँसम्म आइपुग्नेछु पहिला बिरानो मुलुक मलेसियामा छु र धेरै दुःख भइरहेको छ साथीहरू अनि मेरो दाङमा बस्नुहुने मामाको परिवारलाई पनि धेरै सम्झेको छु भान्जेले बिर्स्यो भने चाहिँ नमान्नु मामा माइज्यू अनि म यहाँ सन्चै छु र निकै छु र हजुरहरू पनि निकै होला भन्ने आशा गरेको छु अनि बाङ्गेमा बस्ने मेरो दिदीको परिवारलाई धेरैभन्दा धेरै सम्झेको छु र म यहाँ सन्चै छु र हजुरहरू पनि सन्चै होला भन्ने आशा गरेको छु दसैँ कसरी विदाई गर्नुभयो र अब तिहार कसरी मनाउनु खोज्दै हुनुहुन्छ अनि राम्रोसँग मनाउनु होला भन्न चाहन्छु पक्कै पनि म यो तिहारमा न नभए पनि अर्को तिहारमा अवश्य नै घरमा आउनेछु भन्न चाहन्छु दिदीलाई र मेरो बराचौरमा <clears throat> बस्ने कान्छी दिदीको परिवारलाई पनि धेरैभन्दा धेरै सम्झेको छु र उहाँको नम्बर पाएको छैन उहाँको नम्बर मेरो मोबाइलबाट डिलिट भएको कारणले मैले उहाँलाई फोन गर्न पाइसकेको छैन यदि सानो एफएम सुन्दै हुनुहुन्छ भने उहाँलाई पनि धेरै सम्झेको छु र मेरो नम्बरमा एकचोटि फोन गर्नुहोला भन्न चाहन्छु जिरो चौध अन्सहत्तर अन्ठाउन्न तिन सय त्रिपन्न जिरो चौध अन्सहत्तर अन्सहत्तर अन्ठाउन्न तिन सय त्रिपन्नमा फोन गर्नुहोला भन्न चाहन्छु र अब यही सन्देश मार्फत सबैलाई मेरो दाई भाइ इष्ट मित्र नुवाकोमा बस्ने मेरो माइती परिवारलाई पनि सबैलाई सम्झेको छु र बेहुगामा बस्ने दिलीप खड्का र जिमबहादुर खड्का दादालाई त धेरैभन्दा धेरै सम्झेको छु उहाँहरूले किन मदेखि साह्रै इच्छा भएको छ र किन यदि फेसबुक पनि चलाउनु हुँदैन भन्न चाहन्छु यसरी फेसबुक चलाउनु होला अनलाइनमा आउनु होला भन्न चाहन्छु यही छोटो सन्देश मार्फत मलाई <clears throat> मेरो जन्म थलोसम्म पुर्याइदिने सहयोग गरेकोमा रेडियो सानभेटीको होल युनिटलाई आभार प्रकट गर्न चाहन्छु र विशेष विशेषता परावेरी क्रममा रहनुभएको दादालाई र सञ्चालकमा रहनुभएको दादालाई विशेष विशेष मेरो हृदयदेखि नै मेरो तर्फबाट दुई हजार बहत्तर सालको ह्याप्पी दिपावली भन्न चाहन्छु दादा हस् यति मिठो सन्देश सुनाउनु भयो धेरै लट्ठै पारिदिनु भयो छुट्यौँ है नमस्कार नमस्ते विनोद बस्नेत हुनुहुन्थ्यो मलेसियाबाट आउनुभएको थियो जानुभएको छ एकजना साथीले सन्देश पठाउनु भएको छ नमस्कार म महेन्द्र ओली खारा दुई झुल्नेटा रुकुमबाट अहिले म चाहिँ मलेसियामा छु बिरानो बस्तीमा मेरो घर परिवार इष्टमित्र आफन्तजन छरछिमेकै सबै सन्चै हुनुहोला भन्ने कामना गरेको छु तपाईँहरू त्यतातिर सन्चै हुनुहोला म त एकदम ठिकठाक छु अहिले पनि ड्युटीमा इयरफोन लगाएर रेडियो सुनिरहेको छु एकदम ठिकठाक छ रेडियो सुन्दाखेरि रेडियोमा यसरी पठाउन पाउँदाखेरि घरमै पुगेको अनुभूति हुन्छ अघि पछि त रोएरै दिन जान्छ भन्नुभएको छ धेरै धेरै धन्यवाद महेन्द्र ओली सङ्गीतको सङ्गीतको सागरलाई मिठो सन्देश पठाउनु भयो अब भने तपाईँको माझमा मिठो गीत बजाउन चाहन्छु यहाँनिरबाट गजल अनि मुक्तकार तथा शब्द सङ्कलन अनि सङ्गीतकार भूपेन्द्र बिएम क्यानभासको मार्मिक लय टेकराज थापा मगर र तुलसी घरतीको समधुर आवाज त्यसै गरी तिलक पुनमगर मगमाली र विश्वप्रकाश पुनमगरको उत्कृष्ट शब्द सिर्जनामा टेकराज थापा र तिलक पुनको मनै सुनी भाका तिम्रो त खै कस्तो कस्तो भयो र तिमीबाट छुटेको दिनदेखि मेरो त आँखामा आँसु सस्तो भयो छुट्यो माया मुटुमा खत भयो र त तिमीलाई सम्झिने लत भयो तपाईँको माझमा यो मिठो भाका you. आहा निकै नै मिठो भएको तपाईँको माझमा बजाएका छौँ हामीले खै कस्तो कस्तो भयो अरे असाध्य मिठो भाका गजल अनि मुक्तकार भूपेन्द्र बिम क्यानभास त्यसै गरी मार्मिक लय बनाउनु भएको छ उहाँले टेकराज थापा मगर र तुलसी घरतीको समधुर आवाज तिलक पुन मगर मगमाली मगमाको हुनुहुन्छ अहिले मलेसियामा उहाँले र विश्वप्रकाश पुनले चाहिँ उत्कृष्ट शब्द लेख्नु भएको छ टेकराज थापा र तिलक पुनको एल्बम निकै नै मिठो भएको तपाईँको माझमा बजाएका छौँ यसै गीतसँगै तिलक पुनले एउटा सन्देश पठाउनु भएको छ घर परिवारलाई नमस्कार म तिलक पुन मगर मेरो घर चाहिँ मगमा भई अहिले चाहिँ म मलेसियामा छु सर्वप्रथम त मेरो घरमा रहनुहुने आमा बुवा र मेरी दिदी भिना फुपूको परिवार लगायतै सम्पूर्ण आफन्तजनहरूलाई म मलेसियामा आरामै रहेको जानकारी गराउन चाहन्छु र मेरो मगमामा रहनुहुने सम्पूर्ण आफन्तजनलाई मेरा साथी प्यारा प्यारा साथीहरूलाई सम्झेको छु दुलीमा रहनुहुने हिरा कुमार र त्यसै गरी सुनिल केसी राजकुमार पुन लगायत सम्पूर्ण साथीहरूलाई धेरै धेरै आरामै रहेको र सम्झेको छु अन्त्यमा बम सर र मेरो प्यारो भान्जा प्रवेश चन्दालाई पनि सम्झेको छु है अन्त्यमा सिपिएमलाई पनि सम्झेको छु है त भन्नुभएको छ धेरै धेरै धन्यवाद तिलकजी तपाईँलाई पनि अर्को साथी नमस्कार हेलो सर नमस्कार हजुर हजुर म सुर्खेतको डाँडाखर्कदेखि वीरेन्द्र विशी बोलेको सर वीरेन्द्रजी सन्चै हुनुहुन्छ म त सर सन्चै छु लामो समय कुरी सर त्यही नै अलिकति <laughs> के छ ए अब कार्यक्रमको अन्त्यमा आएका छौँ सन्देशै छोड्नु पर्ला जस्तो भइसक्यो है त हजुर सर ल सुरु गरेछौँ ल नमस्ते म सुर्खेतको डाँडाखर्कदेखि ब्रेन र बिसी बोलेको र मेरो घरमा बस्नुहुने सम्पूर्ण मेरो आमा बुवा र मेरो दिदी दुर्गा बिसीलाई पनि सम्झेको छु र मेरो मलेसियामा रहनुभएको दाई आमबहादुर बिसीलाई पनि सम्झेको छु र मेरो साथीहरू हुनुहुन्छ चन्द्रप्रकाश ऋषि राणा र सुभाष ऋषि अनि टेकेन्द्र राणा अनि त्यसपछि इन्द्र ऋषि गोपिन्द्र ऋषि अनि त्यसपछि गणेश ऋषि अनि त्यसपछि मलाई विष मलाई वीरेन्द्र ऋषि भनेर चिन्नुहुने सम्पूर्ण साथीहरू र आउँदै गरेको दुई हजार बहत्तर सालको शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना गर्न चाहन्छु र मलाई ब्रेन र भनेर जसले चिन्नुहुन्छ उहाँलाई धेरै सम्झेको छु दाजु ल यति हो र धेरै धेरै धन्यवाद छुट्टी नमस्कार वीरेन्द्र हुनुहुन्थ्यो सुर्खेतबाट नमस्कार म गोपाल ओली स्पन्दन खारा दुई हाइबाङ रुकुम अहिले चाहिँ मलेसियाबाट भन्नुभएको छ मेरो घर परिवार आफन्तजन साथीसँगै सम्पूर्णलाई एकदम आरामै रहेको छु है अनि मेरो हजारौँ भावनात्मक साथीहरू सम्पूर्णलाई सन्चै रहेको जानकारी गराउन चाहन्छु अनि तपाईँहरू पनि आरामै हुनु होला है दाजु भन्नुभएको छ हामीलाई पनि ठिकठाक छ घर परिवार पनि ठिकठाक होला भन्ने कामना गरेको छु रेडियो सुनेर बसेको भएको अवस्था भन्नुभएको छ धेरै धेरै गोपाललाई धन्यवाद अर्को साथी नमस्कार कार्यक्रमको अन्त्यमा टुट टुट टुट भइसक्यो अर्को साथी नमस्कार हेलो फुलले त धोका दियो अर्को साथी नमस्कार हजुर हेलो हजुर दाइ नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रोशन बाबु पुन मगर दुलीबाट है रोज सन्ची सन्जी हुनुहुन्छ एकदम ठिकठाक छ अब सन्देश सुरु गरौँ है फर्स्टै मेरो सन्देश प्रकार छ अहिले हामी यहाँ घरमा आरामै रहेको म जानकारी गराउँछु र मेरो इन्डियामा जानुभएको दाई तपाईँले सुन्दै हुनुहुन्छ भने हामी यहाँ निकै आरामै छौँ र तपाईँ त्यहाँ पनि निकै आरामै होला भन्ने चाहन्छु र विदेशमा जानुभएका मेरा जेठानहरू शैलेन्द्र त्यसै गरी पवन यदि उहाँहरूले पनि सुन्दै हुनुहुन्छ र कोही श्रोत साथीहरूले सुन्दै हुनुहुन्छ भने हामी यहाँ सन्चै छौँ र तपाईँहरू पनि सन्चै हुनुहोला भन्ने मैले चाहिँ यहाँबाट सन्देश छोडेँ भन्दै मेरो सन्देश यति नै हो दादा हस् कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार आउनु भएको थियो जानुभएको छ दुलीबाट भन्दै हुनुहुन्थ्यो रोशन बाबु पुन अब भने हामी कार्यक्रमको अन्त्यमा आएका छौँ एकजना साथीले कोरियाबाट सन्देश पठाउनु भएको छ नमस्कार म आकाश ओली हो म अहिले कोरियामा छु मेरो घर चाहिँ रोल्पाको पासबाङ आठ खोलागाउँमा पर्छ मेरो घरमा रहनुहुने मेरो आमा बुवा दाजु भाउजू दिदी भिनाजु भतिजा भतिजी माइला अङ्कलको परिवार कान्छा अङ्कलको परिवार फुपू फाजु सबै सन्चि हुनुहोला भन्ने कामना गरेको छु मेरा दिदी भिनाजुहरू पनि सबै सन्चि हुनुहोला मलाई एकदम ठिकठाक छ आजकल त जाडो पनि बढ्यो होला त्यसै गरी अब गरिन्टी टमेला त्यसै गरी राक्षेबाग मेला पनि आउँछ होला म त्यतातिर छु यस्तै छ जिन्दगी भन्नुभएको छ आकाश ओलेलाई धेरै धेरै धन्यवाद अर्को साथी अन्तिम साथी हुनुहुन्छ सम्भवत नमस्कार हजुर हजुर नमस्ते आहा के छ के सरजी ठिक छ हजुर ठिक छ चिसोले सता छ सन्चै हुनुहुन्छ अलिकति चिसोको कारण रुखा खुसीले सता छ ठिकै छ ए भनेपछि कार्यक्रम सुनिराख्नु भएको छ सुनिरहेको छु कस्तो लाग्दैछ त ए रमाइलो लागिरहेको छ अझ विशेष गरेर त पछिल्लो दिनहरूमा प्रतियोगितात्मक रूपमा कार्यक्रम यसले चाहिँ थप स्तरीय गराउनको लागि सम्भव श्रृङ्खलामा पनि प्रायोजन गर्ने साथीहरूले गरिदिएपछि सिर्जनाहरू उत्कृष्ट सिर्जना छानेर राम्रो गराएपछि हुन्थ्यो त्यस्तै गरेर आइतबारको श्रृङ्खला दुईवटा चाहिँ अझ थप्न सकिन्छ है अझै सकिन्छ होइन त हजुर हजुर हुन्छ एकदम मिठो कुरा गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद अब सन्देश सुरु गरौँ है त हजुरलाई पनि धेरै धन्यवाद ल सन्देश सुरु गरेँ सर्वप्रथम त मेरो सन्देश सम्बन्धित गाउँ अनि ठाउँसम्म पुर्याउन सहयोग गरेकोमा टेक्निसियन साथी किमानन्द र सञ्चालक देव कुमार ओलीमा आभार प्रकट गर्न चाहन्छु नमस्ते म धर्मकोट सलेनदेखि केशर के केसी मेरो सन्देश के रहेको छ भने जाजरकोटमा बस्नुहुने फुपूको परिवारमा तपाईँ तिहारसम्म धार्मकोटमा जसरी भए पनि आउनु होला है तपाईँको बाटो कुरेर बसेको छु त्यस्तै गरेर साथीहरूमा हल्का डेलिगेसन गर्न चाहे लभ पब्लिकजी तपाईँ त रिसाउनु भयो तपाईँको कुरा मैले गर्न सकिनँ त्यस कारण आइएम सो सरी भन्छु तर फरेन्सिप लिस्टबाट चाहिँ मलाई नहटाइहाल्नुहोस् है साथी एकपटक सम्झिनुहोस् एकपटक विचार गर्नुहोस् तपाईँको निर्णय यदि अर्को ठाउँमा कुनै दिन हामी पनि काम लाग्न सक्छौँ तपाईँको कुरा मैले फलो गर्न सकिनँ अब चाहिँ गर्छु एकपटकलाई गल्ती भयो आइएम सरी त्यस्तै शङ्कर पिरेदालाई पनि एकदम मिस गरिराखेको छु धर्सकोटको साथी माया दाहाललाई पनि मिस गरिराख्छु अनि सम्पूर्ण साथीहरूलाई एकमुष्ट रूपमा मिस गरेँ टाइम छोटो छ त्यही भएर धेरै छिटो बोले धन्यवाद है सर हस् छुट्टी नमस्कार आउनुभएको थियो केशर चिन्तन केसी दारामाकोट सोलियानबाट अब भने हामी छुट्टिएर जाने बेला भएको छ छुट्टिएर जानुभन्दा पहिले अहिलेसम्म हामीलाई फोन गरेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता र अनलाइनमा सुनेर साथ दिने तपाईँ श्रोतालाई मनैदेखि धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छु र फोन लगाउन प्रयास गर्नुभयो तर लगाउन सक्नु भएन तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्त्यमा भूपेन्द्र बिएम क्यानभास चाहिँ घर आउँदैछु भन्ने खबर पायौँ हामीले उहाँ चाहिँ घर आउँदै हुनुहुन्छ अरे चार तारिकमा आज कति तारिक गयो थाहा भएन चार तारिकमा आउँदै हुनुहुन्छ अरे अहिलेसम्म रेडियो सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता अनलाइनमा सुनेर साथ दिने तपाईँ श्रोता त्यसै गरी मलाई प्रविधिमा साथ दिने प्राविधिक साथी खिमानन्द शर्मालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको माझमा रुदै रुदै जान्छु मेलामा यो मिठो भाका भोलि तपाईँको माझमा आइतबारको श्रृङ्खला लिएर आउँछौँ तपाईँले गीत गाउनुपर्छ गीत गाउनको लागि तयारी भएर आउनुहोला अब भने तपाईँको माझमा यो मिठो भाका छोड्दै म तपाईँकी दुःख सुखको सहयात्री साथी देव कुमार ओली पनि सुटिन्छु नमस्ते शुभ सन्ध्या